डडेलधुराको बागबजार बस पार्कमा गाडी अटाउने मुस्किल बस पार्क व्यवस्थापन तथा नयाँ बस पार्क निर्माणको काम अगाडि नबढ्दा सवारी सड़कमै राख्नुपर्ने बाध्यता कैलालीको अत्तरियामा एक पेट्रोल पम्पमा आग लागि गोदावरी पुलबाट चितुवाको आखेटोपार सहित एकजना पक्राउ प्रतिकूल मौसमका कारण त्रिदेशीय नाकामा रहेको तिङ्कर प्रहरी चौकी सीतापुल सर्यो भारत हुँदै किर्गिस्तान जाने युवतीलाई माइती नेपालले रोक्यो र सबैका लागि बडा दशैंको हर्षोल्लास थपिँदै बझाङको सुनिकोटकी क्युकी देवीका आँखाभरि आँसु प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइएको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु सवारी साधनहरूको संख्या बढेसँगै डडेलधुरा सदरमुकामको एक मात्र बस पार्क बाग बजार बस पार्कमा गाड़ी अटाउने गरेका छैनन् निरन्तर वृद्धि भइरहेको सवारी साधनहरूको संख्यासँगै पुरानै अवस्थाको उक्त बस पार्कमा गाड़ीहरू अटाउने गरेका छैनन् हाल बस पार्कमा सवारीका साधनहरू ठाडो तेर्सो पारेर पार्किङ गरिएको हुन्छ तैपनि गाड़ीहरू बस पार्कमा अटाउने गरेका छैनन् बस पार्कभित्र अटाउनेका लागि अव्यवस्थित तवरले गाड़ीहरू राखिने गर्दा पार्किङ गरेर राखेका गाड़ीहरू बस पार्कबाट बाहिर निकाल्ने समस्या हुने गरेको छ त्यस्तो गर्दा समेत गाड़ीहरू अटाउने अवस्था छैन कतिपय गाड़ीहरू बस पार्क बाहिर सड़कमै पार्किङ गर्ने गरिएको छ सुदूरपश्चिमका अन्य जिल्लाका लागि आउने जाने सवारी साधनहरू पनि सोही बस पार्क भएर जाने तथा बजार क्षेत्रसँगै जोडिएको बस पार्क भएकाले बजारमा किनमेल गर्न आएकाहरूको समेत भीड़ हुने भएकाले उक्त बस पार्क क्षेत्र व्यवस्थापनमा निकै चुनौती रहेको छ साना ठूला गरी तीस चालिसको संख्यामा समेत गाड़ीहरू नअटाउने उक्त बस पार्कमा दुई सय भन्दा बढ़ी यात्रुवाहक सवारी साधनहरू पार्किङको लागि पालो कुरेका हुन्छन् हाल उग्रतर सार्वजनिक यातायातका एक सय पैसठी र डडेलधुरा सार्वजनिक यातायात व्यवसाय समितिका पैंचालिसवटा गाड़ीहरू सोही बस पार्कको भरमा रहेका छन् तुरन्त चलाउनको लागि नम्बरमा राखिने र केही दिन थन्क्याएर राखिने गाड़ीहरू समेत सोही बस पार्कभित्र राख्नु पर्दा झनै समस्या रहेको यातायात व्यवसाय समितिहरूले जनाएका छन् सबै गाड़ी पार्किङ गर्नु त परेको कुरा यात्रु बोक्नको लागि नम्बर लगाइएका गाड़ीहरू राख्न नै ठाउँ अभाव हुने गरेको उग्रतला सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष सन्तोष खड्काले बताउनुभयो यस्तै डडेलधुरा सार्वजनिक यातायात व्यवसाय समितिका अध्यक्ष प्रदीप कुमार पन्तले होल्ड राखिएका गाडी र चालु नम्बरका गाडीहरू एकै बस पार्कभित्र राख्नुपर्ने अवस्थाले पार्किङ स्थल अभाव हुने गरेको बताउनु भएको छ आफ्नै जिल्लाका दुईवटा समितिका गाडीहरू नअटाइरहेको अवस्थामा अन्य जिल्लाका यातायात व्यवसाय समितिका गाडीहरू समेत पार्किङ गराउनु पर्दा झनै समस्या हुने गरेको उहाँले बताउनु भएको छ बस पार्कमा हाल सार्वजनिक यातायात व्यवसाय समितिका बस जिप हाइस ट्याक्सी लगायतका गाड़ीसँगै अन्य गाड़ीहरू पनि पार्किङ गर्ने गरिन्छ नगरपालिकाभित्रै पर्ने उक्त बस पार्क व्यवस्थापन तथा नयाँ बस पार्क निर्माणका लागि प्रक्रिया शुरू भइसकेको भए पनि काम गर्नेले काम नगरेको बारे कार्यालयलाई जानकारी नभएको यता अमरगढ़ी नगरपालिकाले जनाएको छ नगरपालिकाका सूचना अधिकारी लालबहादुर साउदले सड़क डिभिजन कार्यालय कुलपाते डोटीले बस पार्क व्यवस्थापन र नयाँ बस पार्कको निर्माणका लागि जिम्मा पाएको भएकाले आफूलाई त्यसबारे खासै जानकारी नभएको जानकारी दिनुभयो उहाँका अनुसार हालको उक्त बस पार्क व्यवस्थापनको लागि पचास लाख र डकले भन्ने ठाउँमा नयाँ बस पार्क निर्माणका लागि साठी लाख रकम विनियोजन भइसकेको भए पनि सड़क डिभिजनले काम गरेको छैन उता सड़क डिभिजन कार्यालयसँग भने सम्पर्क हुन नसक्दा यसबारे बुझ्न सकिएको छैन कैलालीको अत्तरिया नगरपालिका स्थित अम्बर आयल स्टोरमा शनिबार बिहान आगलागी भएको छ बा सडसठी प पचास तेइस नम्बरको मोटरसाइकलमा पेट्रोल भर्दै गर्दा अचानक लागेको आगो पम्पमा समय सल्किएको थियो पेट्रोल पम्प स्थानीय व्यापारी जयप्रकाश मोहपालको हो आगलागीबाट मोटरसाइकलका साथै पेट्रोल पम्प जलेर क्षतिग्रस्त भएको इलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ जलेको मोटरसाइकल स्थानीय टेकोरको हो प्रहरी र धनगढ़ी उपमहानगरपालिकाको दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको हो दशैंको अवसरमा जिल्ला कारागार कैलालीमा चार कैदीलाई माफी दिएको छ सरकारले असल चाल चलन भई माफी सजाय छोट्याउन योग्य देखिएका चार कैदीलाई भुक्तान हुन बाँकी कैद सजाय माफी दिएको हो राष्ट्रपति कार्यालयले कारागार नियमावली दुई एवं सजाय माफी मुतलाबी परिवर्तन वा कम गर्ने सम्बन्धी कार्यविधि दुई हजार एकात्तर बमोजिम माफी दिएको हो कर्तव्य जान मुद्दाका जयलाल आचार्य भिक्कु चौधरी धर्मराज राणा र ज्यान मार्ने उद्योगका हिमकर्ण साउदलाई कैद माफ गरिएको जिल्ला कारागार कैलालीले जनाएको छ क्षेत्रीय अनुसन्धान समूह आरआईटीको टोलीले कैलालीको अत्तरिया तेह्र स्थित गोदावरी पुलबाट दुर्लभ वन्यजन्तुको आखेटोपार सहित एकजनालाई पक्राउ गरेको छ गोप्य सूचनाको आधारमा प्रहरी सहायक निरीक्षक केशव जोशीको कमानमा खटिएको प्रहरीको टोलीले कैलालीको अत्तरिया स्थित गोदावरी पुलबाट सेतो प्लास्टिकको बोरामा लुकाई महेन्द्रगर रोडतिर लैजाँदै गरेको अवस्थामा एक थान चितुवाको छाला सहित कैलालीको गोदावरी गाविस छ ओलानी बस्ने बत्तीस वर्षीय दलबहादुर साउतलाई पक्राउ गरिएको जनाएको छ पक्राउ परेका साउतलाई आवश्यक कार्यवाहीको लागि इलाका वन कार्यालय अत्तरियाको जिम्मा लगाइएको छ पक्राउ परेकामाथि आवश्यक छानबिन भइरहेको प्रहरले जनाएको छ दार्चुलाको ब्यास गाविसको तिङ्करमा रहेको तिङ्कर प्रहरी चौकी ब्यास गाविसकै सीतापुल सरेको छ वैशाख पहिलो साता तिङ्कर सरेको प्रहरी प्रतिकूल मौसमका कारण सीतापुल झरेको हो ब्यास गाविसका स्थानीय छ महिना ब्यास र छ महिना तिङ्कर बसोबास गर्ने गर्दछन् ब्यासका स्थानीय कार्तिकको अन्तिम साता सर्ने भए पनि प्रहरी भने प्रतिकूल मौसमको कारण चाँडै तल सरेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक केदार खनालले जानकारी दिनुभयो तिङ्करमा चिसोको कारण प्रहरीलाई समस्या भएको हो व्यास गाविस सदरमुकाम खलङ्गाबाट बत्तीस कोष उत्तर पश्चिममा पर्ने गर्दछ हिउँ पर्ने तथा चिसो मौसमका कारण त्यस क्षेत्रमा बसोबास गर्न प्रहरीलाई समस्या भएको हो प्रहरी चौकी सीतापुलमा केही समयको लागि बस्नेछ ब्यासी चौका समुदाय खलङ्गा झर्ने बित्तिकै सीतापुलको प्रहरी राप्लाको दुम्लिङ झर्नेछ दार्चुलाको तिङ्कर नाका त्रिदेशीय क्षेत्रमा पर्ने गर्दछ त्रिदेशीय नाका पटक पटक तस्करहरूको ट्रान्जिट पोइन्ट भए पनि नेपाली सुरक्षाकर्मी वर्षभरि तिङ्कर बस्न सकिरहेको छैन पटक पटक तिङ्करमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राख्न स्थानीयले माग गरे पनि स्थानीय स्थायी रूपमा सुरक्षाकर्मी तिङ्कर बस्न सकेका छैनन् प्रहरी स्थापना गर्न माथिल्लो निकायबाट अनुमति नपाइएकाले स्थायी रूपमा राख्न नसकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा radio unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ दशैं तिहार खर्च जुटाउनका लागि खसीबोका बिक्री गर्न भित्री मधेस मलासका किसानहरू कञ्चनपुरको सदरमुकाम महेन्द्रनगर पुगेका छन् वर्षभरि मेहनत गरेर बाख्रा पालेका कृषकहरू दशैं तिहार खर्च जुटाउनका लागि खसी बोकालाई घुम्ती कारोबार गर्दै महेन्द्रनगर बजार पुगेका हुन् कञ्चनपुरको उत्तरी क्षेत्रसँगै जोडिएको मलास चुरे क्षेत्रका स्थानीयहरू यति बेला महेन्द्रनगर सुडा दैजी झलारी ब्रह्मदेव लगायतका बजारमा घुम्दै खसीबोका बेच्दै आएका छन् सदरमुकाम महेन्द्रनगरमा खसीबोका खरिद बिक्री गर्ने निश्चित स्थान नभएका कारण बाख्रापाल किसान महेन्द्रनगर लगायत आसपासका बजारमा घुम्ती कारोबार गरिरहेका छन् धेरैजसो कृषकहरू खसीबोकालाई राजमार्ग किनार बस क्षेत्र तथा नगरपालिका अगाडिको क्षेत्रमा ल्याई बिक्री वितरण गर्ने गर्दछन् यसरी दशैं तिहारका बेला खसीबोकाको राम्रै कारोबार हुने भए पनि निश्चित बिक्री केन्द्रको अभाव निश्चित मूल्य निर्धारण तथा भारतबाट अवैध रूपमा आउने खसी बोका नियन्त्रण नहुँदा यहाँका स्थानीय कृषक मारमा पर्दै आएको व्यापारीहरूले गुनासो गरेका छन् पहाड़ी मलास क्षेत्रमा ग्राहक नजाने भएकाले सँगै बाख्रा लिएर सदरमुकाम महेन्द्रगढ़ लगायत क्षेत्रमा तीन दिनदेखि खसी बोकाको घुम्ती कारोबार गर्न आएको उनीहरूले बताएका छन् बिक्री गर्ने निश्चित स्थान नभएका कारण उनीहरूलाई झन्झट र दिनभरि बजार क्षेत्र लगायतका स्थानहरूमा लैजानुपर्ने बाध्यता रहेको छ वैदेशिक रोजगारीका लागि भारतको नयाँ दिल्ली हुँदै तेस्रो मुलुक जान लागेकी एक युवतीलाई माइती नेपाल कञ्चनपुरले रोकेको छ ललितपुरकी पच्चीस वर्षीय युवती भारतको राजधानी नयाँ दिल्ली हुँदै किर्गिस्तान जान लागेको अवस्थामा पश्चिमी सिमानाका गड्डचोकीमा चेक जाँचका क्रममा रोकेको हो शनिबार काठमाडौँबाट दिल्ली सिधा बस सेवा अन्तर्गत चल्ने बसबाट काठमाडौँका नरेन्द्र महतका नामका युवकसँग सँगै आएकी ती युवती गड्डचौकी नाकामा बस चेक जाँच गर्दा आफूलाई रोकेको तर युवक भने सहचालकको मद्दतले बसबाटै निस्केर फरार भएको माइती नेपाल समक्ष ती युवतीले बताएकी छन् माइती नेपाल कञ्चनपुरमा राखी ती युवतीलाई सोधपुछ गर्दा सँगै आएका युवक आफ्नै श्रीमान भएका र विवाह दर्ता नभएकाले नाकामा चेक जाँच गर्दा दुःख पाइने हो कि भनेर युवकलाई चेक जाँच गर्नुभन्दा अगाडि नै बसका सहचालक सहयोगमा नाकामा उतारेको र त्यहीबाट उनी फरार रहेको बताइन् नाकामा सोधपुछ गर्दा युवतीसँग आवश्यक कागजात नभएको र एक्लै भारत जान लागेकाले जोखिममा पर्ने भन्दै रोकथाम गरिएको र अहिले ती युवती माइती नेपाल कञ्चनपुरको आवधिक गृहमा राखिएको माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जानकारी दिनुभएको छ गत तीन महिनाको अवधिमा पश्चिमी सिमानाका गड्डाचौकीबाट मात्रै एक सय दुईजना महिला तथा युवतीहरूको रोकथाम गरिएको माइती नेपाल कञ्चनपुरले जनाएको छ गाउँघरमा चहल पहल भइसक्यो विदेशिएका कोही गाउँ फर्किए भने कोही आउने क्रममा छन् सबैको अधिकांशको मुहारमा हाँसो छ घर आँगन सिङ्गारिएका छन् मिठो मसिनो जोडजाम हुँदैछ गाउँलेका घरमा तर बझाङको सुनिकोड छ कि तेत्तीस वर्षकी एकल महिला क्युकी देवी रावलको घरमा भने रौनक छैन युमन पागल जस्तै डुलिरहन्छ खै कसरी भन्नु दसैँ आयो भनेर रावलले आँखाभरि आँसु पार्दै भन्नुभयो दसैँको पहल चहल पहल बढेसँगै एक दिन पनि आँखा उभानु छैन ओल्लोपल्लो घरका ससाना बालबालिकाले नयाँ कपडा लगाएको देखेर उहाँका छोराछोरीको पनि रहर जागेको छ मेरा छोराछोरी पनि नयाँ लुगा भन्दै सताउँछन् तर आफूलाई एक छाकको झो कसरी गर्ने भन्ने चिन्ता छ उहाँले भन्नुभयो राहुलका पाँचजना केटाकेटी छन् चारजना विद्यालय जान्छन् दुई वर्षका काके छोरा सुमन भने काकमै छन् विधवा भत्ता आएको थियो त्यो पैसाले छोराछोरीलाई भर्ना गरेको पैसा गयलफी र पहिला निकालेको ऋण तिर्न ठिक्क भयो दशैका लागि एक पैसा पनि बचेन कसरी लुगा किन्ने कसरी मिठो मसिनो जुटाउने उहाँले प्रश्न गर्नुभयो उहाँको श्रीमानको निधन भएको